व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा आजदेखि बन्द सत्र चितवनको पर्यटकीय नगरी सौराहमा शुरू हुँदैछ बन्द सत्रमा देशका एकात्तर जिल्लाबाट पाँच सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी सहभागी हुनेछन् महाधिवेशन तेह्र सदस्य नयाँ नेतृत्व चयन गर्दै भोलि सकिनेछ नयाँ नेतृत्वको लागि तीनजना आकांक्षी देखिएका छन् आगामी नेतृत्वको लागि चन्द्रविक्रम राई नरेश ताम्राकार र नगेन्द्र झाले उम्मेद्वारी दिने बताएका छन् नेतृत्वका लागि तीनजनाले उम्मेद्वारी दिने तयारी गरेपछि सर्वसम्मत नहुने देखिएको छ त्यस्तै विघटित संविधान सभामा आदिवासी जनजाति समुदायको अधिकारको पक्षमा चलेको बहस र संविधान सभा विघटनका विषयमा पनि बन्द सत्रमा छलफल हुनेछ महाधिवेशनमा सहभागी लागि प्रतिनिधि तथा पर्यवेक्षकको लागि खाना र बस्नको लागि सौराहका होटलहरूमा तीन सय कोठा बुकिङ गरिएको छ महासंघको महाधिवेशनको उद्घाटन सत्र हिजो चितवनको सदरमुकाम भरतपुरमा भएको थियो नेकपा मालेको छैटौं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा शुरू हुँदैछ सम्मेलनमा नीति र नेतृत्वका विषयमा छलफल हुनेछ आज उद्घाटन सत्रमा सबै दलका उच्च नेताहरूलाई बोलाइएको छ उद्घाटन सत्र काठमाडौँको कमलादीमा सकिएपछि भोलिदेखि ललितपुरको शोभाहेटीमा बन्द सत्र हुने मालेले जनाएको छ बन्द सत्रमा महासचिव सीपी मैनालीले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ दुई दिनसम्म चल्ने बन्द सत्रमा पार्टीको नेतृत्वसहित पार्टीको विधान कार्यनीतिका विषयमा छलफल हुने महासचिव मैनालीले जानकारी दिनुभयो उहाँले चुनावलाई केन्द्रित गरेर नयाँ कार्य समिति बनाउने पनि बताउनुभयो उद्घाटन सत्र आज दिउँसो एक बजेका लागि तय गरिएको छ सद्भावना पार्टीले आह्वान गरेको बन्दको कारण तराईको जनजीवन प्रभावित भएको छ बन्दको कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था बजार उद्योग कल कारखाना समेत ठप्प छन् संविधान सभा निर्वाचनको मिति घोषणा गर्नुपर्ने निर्वाचन क्षेत्र पुनः निर्धारण आय गठन नागरिकता बाहेकका प्रमाणका आधारमा पनि मतदाता नामावली संकलन गर्नुपर्ने लगायतको माग राख्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले बन्द आह्वान गरेको हो यसैबीच पूर्वी चितवनको रत्नगरमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्ने नेपाल सद्भावना पार्टी चारजना कार्यकर्ता पक्राउ परेका छन् रत्नगरको सौराहा चोकमा यातायात सञ्चालमा अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरूलाई पक्रेको हो प्रहरले सो पार्टीको झण्डासित कौशल सुवेदी सन्देश तमाङ अर्जुन उप्रेती र जीवन चौधरीलाई पक्राउ गरेको जनाएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमान सिंह कार्कीलाई नियुक्त गरेको विरोधमा विद्यार्थी संगठनहरूले आज काठमाडौँको शान्ति वाटिकामा आज दिउँसो विरोध सभा गर्दैछन् यसअघि विद्यार्थी संगठनहरूले आज भर्ने भनेको नेपाल बन्दको कार्यक्रम भने फिर्ता लिएका छन् आन्दोलनरत एघार विद्यार्थी संगठनको हिजो बसेको संयुक्त बैठकले सर्वसाधारणलाई असर पर्ने भन्दै बन्द फिर्ता लिने निर्णय गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो आज कक्षा बाह्रको परीक्षा पनि परेको भन्दै बन्द फिर्ता लिएको उहाँले बताउनुभयो गर्नुभयो विद्यार्थीले बन्द फिर्ता लिए पनि अन्य आन्दोलनको कार्यक्रम भने यथावत राखेका छन् अन्तर्राष्ट्रिय नर्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे बाह्र तारिकमा नर्स दिवस मनाउने गरिन्छ नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघ संस्थाहरूले आज विभिन्न कार्यक्रम गर्दैछन् दिवसको यो वर्षको नारा closing the gap millennial development goal तय गरिएको छ सहस्राब्दी विकास लक्ष्य अन्तर्गतका स्वास्थ्य सम्बन्धी लक्ष्यमा यो वर्षको दिवसले जोड दिएको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रमिला देवानले जानकारी दिनुभयो बाल मृत्युदर घटाउने आमाको स्वास्थ्यमा सुधार तथा एसआईबी एड्स र मलेरिया न्यूनीकरणमा केन्द्रित भएर कार्यक्रम गरिने उहाँको भनाइ छ टर्कीमा भएको कार बम विस्फोटमा कम्तीमा चालिसजनाको मृत्यु भएको छ सिरियासँगको सीमा नजिकको रेहानली इलाकामा विस्फोटमा परि अन्य एक जना घाइते भएको अधिकारीहरूले जनाएका छन् शहरको नगरपालिका भवन र घर नजिक दुईवटा बम विस्फोट भएको टर्कीका गृहमन्त्री मुआम्बर गुलेरले बताउनु भएको छ यद्यपि घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी भने लिएको छैन पाकिस्तानमा हिजो सम्पन्न संसद प्रान्तीय सभा चुनावको मतगणना जारी रहेको छ सो ऐतिहासिक आम चुनावको जारी मतगणना अनुसार रोजानोमा पूर्व प्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लीग नवाज सबैभन्दा ठूलो पार्टीको रूपमा अगाडि आएको अधिकारीहरूले बताएका छन् पाकिस्तान पिपुल्स पार्टी पी पीपीपी र पूर्व क्रिकेटर इमरान खानको पार्टी तहरिक ए इसाफ पिटिआईका बीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ नवाज शरीफ र इमरान खानले आफ्नो आफ्नो सिटबाट चुनाव जितिसकेका छन् यद्यपि इमरानले लाहोरको एक सिटमा भने हारको सामना गर्नु परेको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि राँचीमा हुने खेलमा चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर र सातौं स्थानको कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म खेलेको तेह्र खेलमध्ये आठमा जित दर्ता गरेको बेङ्गलोरको सोरङ्क अङ्क छ भने कोलकाताले समान खेलबाट पाँचमा मात्र जित हात पारेको छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स र तेस्रो स्थानको राजस्थान रोयल्स भिड्नेछन् तेह्र खेलबाट बीस अङ्क जोडेको चेन्नई आजको खेल जित्दै दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्ससँग अङ्क दूरी चार बनाउने कोसिसमा रहनेछ यता राजस्थान भने चेन्नईलाई पराजित गर्दै अङ्क बराबरी बनाउने दाउमा छ यसअघि गैराती सम्पन्न भएको खेलमा सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबलाई तीस रनले पराजित गरेको थियो हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार विवाह होस् कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निबनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो Swayambhu party palace radio Arpan एक सय चार थोप्लो पाँच मेगा हल कान्छु तिमी मलाई माया त गर्छौ नि होइन त्यो पनि सोध्ने कुरा हो र